स्वास्थ्य उपचारका लागि अमेरिका गएपछि बस्न नसकेको बैठक दस दिनपछि बसेको हो राष्ट्रपति र मन्त्री परिषदका अध्यक्षले दलका नेताहरूलाई छिटो संविधानसभा चुनावको वातावरण बनाउन आग्रह गर्नु भएपछि कोइरालाको अनुपस्थितिमै भए पनि बैठक बसेको नेताहरूले बताएका छन् बैठकमा नेकपा माओवादीको नयाँ रणनीति तथा बैठकले गरेको निर्णयका बारेमा छलफल भएको छ राष्ट्रिय योजना आयोगले तयार पारेको त्रिवर्षीय योजनाको मसुदामाथिको छलफल आज पनि जारी रहने भएको छ दुई दिने राष्ट्रिय विकास परिषदको बैठकमा प्रस्तुत गरेको योजनाको मसुदामा आउँदो दस वर्षभित्र गरिबी घटाएर नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पुर्याउने लक्ष्य लिएको छ मसुदामा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या अठार प्रतिशतमा झार्ने लक्ष्य लिएको छ यसैगरी त्रिवर्षीय योजनामा कृषि क्षेत्रको सुधार जलविद्युत तथा ऊर्जाको विकास सडक तथा भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ आज एकानब्बेौँ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा उन्नाइसौँ संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ अन्तर्राष्ट्रिय सहकारी महासङ्घ तथा संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार संसारभर यो दिवस मनाउने गरिन्छ नेपालमा विक्रमसम्म दुई हजार तेह्र साल चैत्र बिस गते चितवनको बखानपुरमा ऋण सहकारी संस्थाको स्थापनासँगै सहकारीको सुरुवात भएको थियो अहिले नेपालमा विषयगत तथा बहुद्देश्य गरी झण्डै सत्ताइस हजारभन्दा धेरै सहकारीहरू रहेका छन् यसैबीच मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले दिवसको अवसरमा सन्देश दिँदै सहकारीले नेपालको स्थानीय अर्थतन्त्रलाई बलियो पारेको बताउनु भएको छ चर्चित डनको रूपमा परिचित दिनेश अधिकारी चरीमाथि शुक्रबार राति काठमाडौँको बाफलमा गोली प्रहार भएको छ धादिङबाट फर्कने क्रममा रहेका चरीलाई बाफलमा गोली प्रहार भएको प्रहरीले जनाएको छ दयाँ पाखुरामा गोली लागेका चरीको काठमाडौँको शिक्षण अस्पतालमा उपचार भइरहेको छ प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको जनाएको छ चरीको अवस्था सामान्य छ चरी पछिल्लो समय नेकपा एमालेमा क्रियाशील हुनुहुन्छ बाराको पथलैया जङ्गलमा गैराती ट्रक र बस टकिँदा एक बालक सहित बालिका सहित दुईजनाको ज्यान गएको छ दुर्घटनामा अठारजना घाइते भएका छन् सरलाईबाट काठमाडौँका लागि छुटेको ना चार ख सात शून्य शून्य पाँच नम्बरको बस र ना तिन ख छ पाँच तिन नम्बरको ट्रक एकापसमा ठोकिँदा बसमा सवार सरलाई पत्थरकोटकी छ वर्षीय करुणा लामा र नाम खुल्न नसकेका अर्का एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ वर्षासँगै आज बिहान खसेको पहिरोका कारण नानगढ मोगलिन सडक खण्ड अवरुद्ध छ सडक अवृद्ध हुँदा चितवनबाट काठमाडौँ तथा पोखरातर्फ छुटेका सबै सवारी साधन बीच बाटोमा रोकिएका छन् भने मोगलिनबाट भरतपुरतर्फ आउँदै गरेका सवारी साधन पनि बाटोमै अलपत्रमा परेका छन् सडकको करिब सय मिटर क्षेत्रमा लेदो माटोसहितको ढुङ्गा खसेकाले अवरोध हटाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ इजिप्टका पदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थक र विरोधी बीच भएको हिंसात्मक सङ्घर्षजनाको मृत्यु भएको छ राजधानी कायरो स्थित तहरिर चोक नजिक एक पुलमा भएको झडपमा ढुङ्गा हानहान भएको थियो जारी झडपलाई सेनाले नियन्त्रणमा ल्याएको बिबिसीले जनाएको छ शान्तिपूर्ण विरोध र्यालीको आयोजना गरेको मुस्लिम ब्रदरहुड र मोर्सीको सत्तारूढ एलायन्सका अन्य पार्टीहरूको र्यालीले उग्र रूप लिएपछि सेनाले गोली चलाएको थियो र त्रिकोणात्मक क्रिकेट श्रृङ्खला अन्तर्गत भारतले वेस्ट इन्डिजलाई एक सय दुई रनले हराएको छ क्विन्स पार्क ओभल टेनिडाडमा भएको खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लेबिस नेमका आधारमा उनाचालिस ओभरमा दुई सय चौरात्तर रनको लक्ष्य पाएको वेस्ट इन्डिज एक सय एकहत्तर रनमा समेट्यो जोनसन चार्ल्सले पैँतालिस र केमर रोसले चौतिस रन जोड्न बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन् पहिले ब्याटिङ गरेको भारतले पुरै पचास ओभर खेलेर सात विकेटको क्षतिमा तिन रन बनाएको थियो अवस्था बिहान एघार बजेको अर्पण खबर सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार